नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठ नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट मन्त्री परिषदका अध्यक्ष रेग्मी र नेपालका लागि बेलायती राजदूत जेम्स स्पार्क बीच भेटवार्ता हुँदै ए माओवादी अध्यक्ष प्रसन्न भारतीय नेताहरूसँगको भेटवार्तामा सक्रिय एमाले पोलिट ब्युरो बैठक आज बस्दै चुनाव विशेष अभियान र त्यसका लागि पार्टी परिचालन गर्ने विषयमा छलफल हुने मेक्सिको एक कारागारमा दुई कैदी बन्दी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 एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नले दिल्लीको अग्रणी उद्योग र सफल मानिएको जलविद्युत आयोजनाको स्थलगत भ्रमण गर्नुहुने भएको छ दिल्ली नजिकै नयोडामा पर्ने जलविद्युत आयोजनाको अवलोकनमा उहाँले त्यसको अवस्था र नेपालमा विद्युत सम्भावनाका विषयमा पनि जानकारी लिनुहुनेछ मौसमको कारण हिमाचल प्रदेशको भ्रमण भने स्थगित गरिएको छ आज प्रचण्डले नेपाली दूतावासमा आयोजना गरिने नेपालीको कार्यक्रममा सहभागी हुने पनि रहेको छ भारतीय प्रधानमन्त्री विदेश मन्त्री सहित महत्वपूर्ण भेटवार्ता भने मंगलबारका लागि तय गरिएको छ आज पनि राजनैतिक भेटमा सक्रिय रहनु भएको छ हिजो दिल्ली पुगे बित्तिकै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह कम्युनिष्ट पार्टीका नेताहरूसँग भेट गर्नुभएका प्रचण्डले आज जनता दल युनाइटेडका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसँगको भेटबारे भने टुङ्गो लागेको छैन नेकपा एमालेको पोलिट ब्युरो बैठक शुरू हुँदैछ केही समयपछि पार्टी कार्य बल्खुमा बस्ने बैठकमा चुनावी अभियान र रणनीतिका विषयमा छलफल हुनेछ बैठक एघार बजे नै बोलाइए पनि नेताहरू आउने क्रम जारी रहेकाले शुरू भइ नसकेको पार्टी कार्यालयले जनाएको छ कार्तिक अन्तिम या मंगिर पहिलो हप्ता हुने भनेको चुनावका लागि देशव्यापी रूपमा चलाउने अभियान संगठन सुदृढीकरण जिम्मेवारी हेरफेर र रिक्त सदस्यको नियुक्तिका विषयमा आजको बैठकमा छलफल हुनेछ सचिव युवराज गेवालीले जेठबाट एम एमाले चलाउने देशव्यापी चुनावी अभियानलाई केन्द्रित गरेर रणनीति बनाउन बैठक बस्न लागेको जानकारी दिनुभयो गेवालीका अनुसार चुनावका विषयमा सरकारले ल्याउन बाँकी रहेको कानून एक प्रतिशत थ्रेस होल्डको प्रावधानका विषयमा पनि बैठकमा छलफल हुनेछ नेकपा एमाले मधेसमा पार्टीलाई बलियो बनाउन विशेष अभियान चलाउने तयारी पनि गरेको छ बैतडीको श्रीकोट गाविस वडा नम्बर पाँचमा रहेको तारल भन्ने ठाउँमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ आज बिहान करिब साढे नौ बजेतिर बैतडीको सतसबाजबाट खोसलेकतर्फ जाँदै गरेको ना अ दुई नौ आठ नम्बरको ट्रिपर सड़कबाट दुई सय मिटर तल खस्दा ट्रिपर चालक बझाङ घर भएका गौतम बोहरा र सहचालक श्रीकोट दुईका रोशन भट्टको ज्यान गएको हो दुर्घटनामा परि गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ काभ्रेको मैथिनकोटमा एक महिना अघि भएको सामूहिक बलात्कारमा संलग्नको अभियोगमा जनालाई प्रहरीले पक्राउ गरेको छ काभ्रेको सिपानी सिलाउने तिनका शङ्खमान मोक्तान मैथिनकोट नौका पंशुबहादुर स्याङतान र रामबहादुर स्याङतान शिखर अम्बोटे आठका कुमार विक र सिम्पानी सिलाउने तिनका इन्द्र भनिने आकाश तमाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो उनीहरू सबैले अपराध स्वीकार गरेका छन् त्यस्तै बलात्कारमा सहयोग गरेको अभियोगमा बनेपाठका जानुका देवी थापालाई पनि प्रहरीले पक्रेको छ नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अभियान सञ्चालन गरेपछि चितवनमा विद्युत चुहावट घटेको छ तीन वर्षअघिसम्म विद्युत खपतको झण्डै आधा चुहावट हुने गरेको भरतपुर वितरण केन्द्रमा अहिले बाह्र दशमलव तीन चार प्रतिशत मात्र विद्युत चुहावट हुने गरेको छ अघिल्लो आर्थिक वर्ष पच्चिस दशमलव तीन छ प्रतिशत रहेको चुहावट घटाएर यस वर्ष बाह्र दशमलव तीन चार प्रतिशतमा झार्न सफल भएको प्राधिकरणका इन्जिनियर अवधेश कुमार गुप्ताले जानकारी दिनुभयो फागुन सान्तसम्म भरपुर वितरण केन्द्रबाट छ करोड एकचालिस लाख तिरासी हजार छ सय पन्चानब्बे युनिट विद्युत खपत भएको छ त्यसमध्ये पाँच करोड अन्ठाउन्न लाख दस हजार पाँच सय एक युनिट ग्राहकलाई बेचेको र उना अस्सी लाखभन्दा बढी युनिट विद्युत चुवाट भएको कार्यालयको तथ्याङ्क छ चोरी बाहेक सड़क बत्ती ट्रान्सफर्मर अर्थिङ लिङ्कबाट पनि विद्युत चुवाट हुने भएकाले यसलाई शून्यमा नै झार्न भने नसकिने इन्जिनियर गुप्ताले बताउनुभयो वितरण केन्द्रले मिटरबाट चोरी गर्ने एक सय छप्पन्न जनाबाट बाह्र लाख हुकिङ गरी चोर्ने पाँच सय पचपन्न जनाबाट तेत्तिस लाख रुपियाँ जरिवाना असुलेको जनाएको छ हुकिङ गरी विद्युत चोरी गर्नेलाई कार्यवाही र जरिवाना गर्न थालेपछि ग्राहकको संख्या दस हजार थपिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो समयमा महसुल नतिने ग्राहकको लाइन काट्न थालेपछि सरकारी कार्य अस्पताल उद्योग कारखाना क्याम्पस लगायतका संस्थाले रकम तिरेको पनि प्राधिकरणले जनाएको छ आज राष्ट्रिय चिया दिवस मनाइँदैछ चिया खेतीको विस्तारको लागि किसान उद्यमी र व्यवसायलाई प्रोत्साहन गर्न दुई हजार चौन सालदेखि वैशाख पन्ध्र गते चिया दिवस मनाउने गरिएको हो पछिल्ला वर्षहरूमा नेपाल चियामा आत्मनिर्भर भएको सरकारले जनाएको छ इलाम झापा पाँचथर तेह्रथुममा व्यावसायिक रूपमा चिया खेती हुन्छ अरू जिल्लाहरूमा पनि चिया खेती हुन थालेको छ विदेशमा पनि नेपालको अर्थोडक्स चियाको माग बढ्दै गएको व्यवसायीहरू बताउँछन् त्यसै गरी श्रमिक स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ कामका क्रममा ज्यान गुमाएका घाइते अपाङ्ग र अस्वस्थ भएकाहरूको सम्झनामा यो दिवस हरेक वर्ष अठाइस अप्रेलका दिन मनाउने गरिन्छ यो दिवसलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवसको रूपमा पनि मनाउने गरिएको छ दिवसको नारा व्यवसायजन्य रोग निवारण नारा तय गरिएको छ अन्तर्राष्ट्रिय श्रम संगठन का अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बन्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ विश्वभर वर्षेनी पनि तेइस लाख चालिस हजार श्रमिकको कामको सिलसिलामा ज्यान जाने गरेको छ जसमध्ये जने दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या तीन लाख एक्काइस हजार रहेको छ भने बाँकी श्रमजने रोगको कारण ज्यान गुमाउने रहेका छन् दुर्घटनामा परेकाहरूको क्षतिपूर्ति स्वास्थ्य उपचार पुनस्थापना र अपाङ्गताको लागि हुने खर्चको आर्थिक बोझ विश्वभर निकै धेरै रहेको छ गत साताभर उकालो चढिरहेको सुनको भावमा आज ब्रेक लागेको छ नेपाल सोनचाँदी व्यवसाय महासंघले आजको लागि सोनचाँदीको भाव शुक्रबारकै कायम रहेको छ आइतबार छापावाला सुन तोलाको त्रिपन्न हजार रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको बाहन्न हजार सात सय पचास रुपियाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव स्थिर रहन गएपछि नेपाली बजारमा पनि सुनको भाव स्थिर रहन गएको महासंघको भनाइ छ यही वैशाख दुई गते सुनको मूल्य तोलामा तीन हजार तीन सय रुपियाँ र तीन गते तीन हजार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 बन्दीको दुई समूहबीच झडप हुँदा तेह्र कैदी मारिएका छन् मेक्सिको सान लुइस पोटोसी शहरमा रहेको कारागारका केही बन्दीले अर्को समूहका कैदीलाई छुरा प्रहार गर्दा हिंसात्मक अवस्था सिर्जना भएको हो झडपमा अरू केही कैदी घाइते भएका छन् राति गस्ती गरेकै समयमा घटना हुँदा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् कैदी आफन्तहरूले भने कारागार प्रशासनको फितलो सुरक्षाले गर्दा भिडन्त भई आफ्ना मान्छे मारिएको भन्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् मेक्सिको कारागारमा रहने कैदीहरू अधिकांश लागौश तस्करका छन् पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मोश्रफमाथि चलिरहेको कारवाही प्रक्रियामा सेनाले असन्तुष्टि जनाएको छ पूर्व सेनापति मोश्रफमाथि विभिन्न आरोप लगाई गर्न थालेको कारवाहीमा त्यहाँका सैन्य अफिसरहरूले असन्तुष्टि जनाएका छन् सेनाका करिब पचहत्तर अफिसरले सेनाका कर्णेल सकिब अले सिमाको नेतृत्वमा रक्षा मन्त्रालयका अधिकारीहरूसँग वार्ता गरेर असन्तुष्टि व्यक्त गरेको पाकिस्तानी पत्रिका डनले जनाएको छ उनीहरूले मोश्रफमाथि लगाएको आरोप इत्यादिले सैन्य संस्थानको मजाक उडाएको बताएका थिए उनीहरूले कुनै पनि संस्थाले देशको अर्को संस्थाका प्रमुख भएका व्यक्तिमाथि अनावश्यक आरोप लगाउनु न्यायचित नहुने धारणा राखेका थिए उनीहरूले सत्य तथ्य छानबिन हुनुपर्नेमा जोड़ दिएका थिए पूर्व सैन्य शासक मोश्रफलाई सन् दुई हजार सातमा संकटकाल घोषणा गरेको र पूर्व राष्ट्रपति बेन्सिर भुट्टोको हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ अब खेल समाचार विश्वकप छनौट चरणमा रहेको नेपालले ओल्ड क्रिकेट लिग डिभिजन थ्रीमा आज पहिलो खेलमा अमेरिकाको सामना गर्दैछ भारत हुँदै बर्मोडा प्रस्थान गरेको नेपाली टोलीले आज जितको तयारी गरेको छ खेल नेपाली समयअनुसार बेलुका सभा सात बजेपछि बर्मोडाको सोमेर सेट मैदानमा हुनेछ एसएससी ट्वेन्टी ट्वेन्टी कपको उपविजेता टोली नेपाल आत्मविश्वासको साथ मैदानमा उत्रदैछ पछिल्लो पटक दुई हजार बाह्रमा भएको डिभिजन चारको विजेताका रूपमा नेपाल डिभिजन थ्री इन्डस्ट्रीमा प्रवेश गरेको हो नेपालका लागि अमेरिका नयाँ प्रतिद्वन्दी नभए पनि कडा चुनौतीको सामना गर्नुपर्नेछ आजदेखि सुरु हुने प्रतियोगिता आठ दिनसम्म चल्नेछ छ देश सहभागी प्रतियोगिताको फाइनलमा पुगे नेपालले सन् दुई हजार चौधमा न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एसोसिएट र एफिलिएटेड दश राष्ट्र सहभागी हुने वान डे वर्ल्ड कप छनौटमा खेल्न पाउनेछ त्यहाँ नेपालले शीर्ष दुईमा प्रतियोगिता पूरा गरे सन् दुई हजार पन्ध्रमा अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने वर्ल्ड कपमा खेल्न पाउनेछ Thank you. र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ बराह सभा चार बजेपछि सुरु हुने खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ आठ खेलबाट बाह्र अङ्क जोडेको चेन्नई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने कोसिसमा रहनेछ भने सम्मान खेल खेलेको कोलकाताको छ अङ्क छ कोलकाता सातौं स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि सुरु हुने दोस्रो खेलमा दिल्ली डे डेभिस र पुणे वारियर्स भिड्नेछन् अहिलेसम्म आठ खेल खेलेको दिल्ली एक खेलमा मात्र जित हात पार्दै पुछारमा छ भने सम्मान खेल खेलेको पुणे दिल्ली भन्दा एक स्थान माथि छ यसैकै गैराती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई अन्ठाउन्न रनले हराएको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मन्त्री परिषदका अध्यक्ष रेग्मी र नेपालका लागि बेलायती राजदूत जेम्स स्पार्कबीच भेटवार्ता हुँदै ए माओवादी अध्यक्ष प्रसन्न भारतीय नेताहरूसँगको भेटवार्तामा सक्रिय एमाले पोलिट ब्युरो बैठक आज बस्दै चुनाव विशेष अभियान र त्यसका लागि पार्टी परिचालन गर्ने विषयमा छलफल हुने मेक्सिको एक कारागारमा दुई कैदी बन्दी समूहबीच झडप तेह्र कैदी मारिए पाकिस्तानका पूर्व राष्ट्रपति मोश्रफमाथि चलिरहेको कारवाही प्रक्रियाप्रति सेनाको सन्तुष्टि र ओल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले आज अमेरिकाको सामना गर्दै आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार